कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सशिन्द्र गौतम नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आजको अजर अमर गीतहरूको उनन्तरौं श्रृंखलामा हामी चर्चा गर्नेछौ नेपाली गजलका बारेमा आजको कार्यक्रम सम्पूर्णत नेपाली भाषामा गाइएका गजलहरूमा समर्पित छ विश्वमा गजललाई नयाँ उचाइ र नयाँ परिचय दिने दुई गजलकार मीर तकी मीर र मिर्जा गालिबमा आजको कार्यक्रम सादर समर्पित छ भने नेपाली जगतमा गजललाई स्थापित गर्ने पहिलो नेपाली गजल गायक सेतुराम श्रेष्ठ जसले मोतीराम भट्टको गजल यता हिर्यो यतै नजरमा राम प्यारा छन् गाएर नेपालीको गजल रेकर्डिङबाट गायन शुरू गरे भने मोतीराम भट्ट नै थिए पहिलो गजलकार जसले वाराणसीमा पढ्दै गर्दा भारतेन्दु हरिश्चन्द्रसँग हिन्दी गजलमा सवाल जवाब गरेर कपड़ा फाड़के भन्ने गजलमा प्रत्युत्तर सुनाएर त्यति बेला रू दश पुरस्कार जितेका थिए एक सय चान्चुन वर्ष अघिको यो इतिहाससँग आज हामी गजलका कुराकानी गर्नेछौ कार्यक्रम शुरू हुनुभन्दा अगाडि हामीलाई धेरै मित्रहरूको शुभेच्छा प्राप्त भएको छ सबैको आफ्नो अतीत रमणीय अनुभूतिहरू पनि छन् राजेश्वर उदय घायल तमु नवराज ढकाल ह्युमन शिवा प्रेम नारायण त्यसै गरी क्षतिज भान्तवा राई दिनेश राणपाल छेत्री टीका तेज कवाय असीम कुमार सरोकाली जो आफै पनि राम्रो गजलकार हुनुहुन्छ मनोज कुलुङ कृष्णहरी पौडेल सुभाष ढुङ्गेल आदर्श प्रधान विनोद लामा र दीपक बुचा मगर विशाल गिरी गजल संगम पगवादी धेरैको शुभेच्छा हामीलाई प्राप्त भएको छ यो कार्यक्रम शुरू हुनुभन्दा एक घण्टा अघिदेखि नै शुभेच्छा जारी छ सेतुराम श्रेष्ठले विक्रमाब्द उन्नाइस सय पैसठीमा कोलकाता गएर नेपाली भाषाको पहिलो गजल रेकर्ड गराए भने उनले नै नेवारी गीत राजामती कुमती गाएर पनि नेपाली भाषाको पहिलो रेकर्डेड गायक हुने सौभाग्य पाए तर नेपालको अत्याधिक लोकप्रिय राष्ट्रिय गीत देशज गीत रातो र चन्द्र सूर्य जसलाई गोपाल प्रसाद रिमालले गजल शैलीमा रचना गर्नुभएको थियो अम्बर गुरूङले यसलाई श्यामदास वैष्णवबाट यो रचना प्राप्त गर्ने बित्तिकै दश मिनटको हारारीमा संगीत गरेर यो गजल शैलीको राष्ट्रिय गीतलाई राष्ट्रिय भावसहित सम्मानसहित प्रस्तुत गरेका छन् अम्बर गुरूङ र फतेमान राजभण्डारीको युगल स्वरबाट आजको अंकको पर्दा खोल्दैछन् अमर गुरूङको संगीतमा गजल शैलीमा लेखिएको गोपाल प्रसाद रिमालको यो देशज गीतलाई अम्बर गुरूङ फतेमान र साथीहरूले रेकर्ड गरेका छन् आज हामी चर्चा गर्दैछौ नेपाली सुगम संगीतमा गजल शैलीका गीतहरूका बारेमा सेतुराम श्रेष्ठले पहिलो पटक गजल शैलीको नेपाली गीत गाएपछि धेरै वर्षपछि वा भनौं अठार उन्नाइस वर्षपछि दिल्ली बजारका उस्ताद बद्रीले क्याप्टेन बालकृष्ण शमशेर राणाको शब्दमा बिन्ती नछेड स्याही गजल रेकर्ड गराए तर नेपालमा गजलको मौलिक शैलीको लेखन वा गजललाई लिपिबद्ध गर्ने परम्परामा गीतकार डाक्टर रामान त्रिषितको पनि महत्वपूर्ण योगदान छ तर गाउने परम्परामा स्वर सम्राट नारायण गोपालले ईश्वर बल्लभको शब्दमा मेरो बेहोसी आज मेरो लागि पर्दा हो मैले आधा नेपाली आधा गजल शैलीमा रेकर्ड गरेको छु भनेर उनले बारम्बार अन्तर्वार्ता दिएका छन् तर जबदेखि नेपालमा भारतीय गजल गायक जगजीत सिंह राजेन्द्र मेहता निता मेहता पंकज उदास अनुप जलोटा आएर नेपाल प्रज्ञा प्रतिष्ठानको मंचमा कार्यक्रम प्रस्तुत गर्न थाले त्यसपछि नेपालमा गजल गायनको परम्परा युवा गायकहरूमा हस्तान्तरण हुँदै गयो गजलका बादशाह मेदी हसनले काठमाण्डुमा आएर राष्ट्रिय सभागृहमा लामो समयसम्म गजल गायन प्रस्तुत गरेपछि त्यही मञ्चमा उनले मवी शाहको शब्दमा गजल शैलीको गीतलाई प्रस्तुत गरेपछि उनका शैलीलाई अपनाउने वा गजललाई अपनाउने धेरै सूत्रधारहरूले नेपालीमा गजल गाउने परम्परा बसाले शास्त्रीय गायक दिलीप कोकिल मुरलीधर गुरूदेव कामत पनि गजलमै आबद्ध थिए भने पछि आउने गायिका संगीता प्रधान देविका प्रधानहरूले पनि गजललाई नै अपनाए गजल एक मुस्किल गायन विधामा पर्दछ तर गजल लेखन पनि त्यतिकै जटिल विधा मानिन्छ विश्वका प्रसिद्ध गजलकार मीर तकी मीर जो भारतीय कवितामा ती धेरै सम्मानित नाममा पर्छन् जसको दिल र दिमागमा जे स्थान बनेको छ त्यो गजल बाहेक अरू केही हुन सक्दैन उनले आफ्नो गुफ्तगु कुराकानी आम नागरिकसँग मात्र सम्भव छ भनेर गजलका बारेमा लेखेका छनृ मीर तकी मीरको जन्म सत्र सय बाइस इस्वीमा कुनै दिन आक्राबाद आगरामा भएको थियो तर मीर जतिकै चर्चित गजलकार जसलाई उर्दूका महाकवि भनिन्छ मिर्जा गालिबको जन्मपछि गजलको अर्कै एउटा परम्परा बन्यो साहित्यमा हजारौं साल लामो इतिहासमा जुन भूमिका काव्य विभूतिहरूले बनाएको छ त्यो गालिबले अझै वृहत बनाए मिर्जा असदुल्ला खाँ नामका गालिब को उपनाम मिर्जा नौश पनि थियो र कविता नाम चाहिँ असद र गालिब थिए उनलाई धेरै पदवीहरू दिइए दब्रुलुफ मुल्क त्यसै गरी नजम दौल उनको जन्म सत्र सय उनासीमा आगरामा भएको थियो सत्ताइस डिसेम्बरमा र उनको देहान्त पन्ध्र फरवरीमा अठार सय उनात्तरमा दिल्लीमा भएको थियो मिर्जा गालिबलाई धेरै पटक त्यति बेलाका भयसराय बेलायती प्रमुख हेस्टिङसनले दरबारमा बोलाए मिर्जा गालिब दरबारको ढोकासम्म पुगे तर भित्र पसेनन् उनले भने मलाई तिमीले यहाँसम्म बोलायो तिमी यहाँसम्म ढोकासम्म लिन आउँछौ भने पस्छु नभए फर्किन्छु भनेर मिर्जा गालिब फर्किए मिर्जा गालिब उर्दूका महाकवि मानिन्छन् उर्दू हामी भाषा भन्छौं वास्तवमा यो भाषा नभइकन एउटा भाषिक टर्म मात्रै हो यसमा चारवटा भाषाको मिश्रण छ जसमा तुर्की फारसी कड़ी र संस्कृतको पनि केही मिसावट भएको हुनाले उर्दूको शाब्दिक अर्थ हुन्छ लस्कर जुलुस र उर्दूमा धेरैवटा भाषाको मिसावट छ उर्दूमा गजललाई कोठीबाट बाहिर ल्याउने श्रेय जान्छ गजलका बादशाह मेदी हसन खानलाई मेदी हसन उस्ताद थिए खाँ साहब नामबाट चिनिन्थे जुन घरमा एक सय बयालिस वर्ष निरन्तर संगीत साधना भएको छ त्यस परिवारमा जन्मिने व्यक्ति गायनमा लाग्यो भने स्वत खाँ हुने गर्छन् र मेदी हसन एक सय सोह्रौं पुस्ताका थिए उनी खाँ शाह नामबाट चिनिन्थे उनले चाँदनी शाहका गीतलाई गजलका शैलीमा उर्दूमा गाएका छन् भने मवीर शाहका शब्दलाई नेपालीमा गजल शैलीमा गाएका छन् आज मेदी हसन खाँलाई पनि सम्मानपूर्वक सम्झिँदै र उनले गाएको यो गजल उनले भन्दा तीस वर्ष अगाडि सविता देवीले पनि गाएकी छिन् दुवै आवाजलाई संयुक्त रूपमा आजको गजल विशेषमा प्रस्तुत गर्दै कसरी कसरी बुझाउँदो हेरेर खाली तस्बिर हेरेर खासबी कति दिन बुझाउँदो दिल हेरेर तस्वीर कति दिन बुझाउँदो दिल धनलो तमी न डाती धनलो न डाती कसरी बुझाउँदो दिल मिले कसरी बुचाव याद दिन रात समझी खाली कसरी बुचाव याद भन लोती मीन धाटी कसरी बुझा भनलौ तिमी न ढाटी कसरी सविता देवीको यो स्वर हामीले सावार गरेका थियौं महेन्द्र संगीत निकेतनको गजल एल्बमबाट यसभन्दा अगाडि गजलका बादशाह मेदी हसनको आवाजमा मवि शाहकै भनलौ तिमी नढाँटी कसरी बुझाउ यो दिल गजललाई हामीले दीपक जंगमको संगीतमा प्रस्तुत गरेका थियौं नेपाली सुगम संगीतमा गजललाई संगीत गर्ने क्रममा कमल छेत्री श्रीराम आचार्य दीपक जंगम डीके कोकिल मुरलीधरको महत्वपूर्ण योगदान छ भने आधुनिक संगीतको शुरूआत कालखण्डका उस्ताद साइला उस्ताद बद्री र नरराज ढकालको गजलमा अतुलनीय योगदान रहेको छ तर गजललाई पछि मुरलीधर स्वयंले पनि गजल होइन हामीले यसलाई गीतल भन्नुपर्छ भनेर फरक धारको आन्दोलन शुरू गरेर उनले काठमाडौँमा गीतल नाइन्टी फोर पनि प्रस्तुत गरे आजको कार्यक्रम अजर अमर गीतहरूमा गजल विशेष शुरू नअघि हामीलाई प्राप्त भएका शुभकामना सन्देशहरूमा विशेष गरेर मनोज कुलुङ लेख्नुहुन्छ आज छुटाउनै नहुने प्रोग्राम छ हुन त सधैँ नै विषयवस्तुमा आधारित नै हुन्छन् तर गजल विशेष मलाई विशेष लाग्छ भनेर लेख्नुभएको छ कृष्ण एस पौडेल लेख्नुहुन्छ अजर अमर गीतहरूका हरेक एपिसोड विशेष छन् थोरै मेहनतले यस किसिमको कार्यक्रम सञ्चालन गर्न सायद सम्भव नहोला यो मेहनतको बदलामा सञ्चालकले पाउने भनेको श्रोताको माया र आत्मसन्तुष्ट नै हुनुपर्छ तर नेपाली संगीतले भने यसबाट धेरै कुरा पाउनेछ जय अजर अमर गीतहरू भनेर लेख्नुहुन्छ सुभाष ढुङ्गेल लेख्नुहुन्छ I am sure program will be worth listening and informative as usual भनेर लेख्नुहुन्छ आदर्श प्रधान दाजु आजको विशेष गजल प्रोग्रामको पर्खाईमा छु सुनसान रातमा दाजु मिठो आवाज अनि सुन्दर प्रस्तुतिको साथमा केसी एभी सेयन्त लेख्नुहुन्छ धन्यवाद दाई आज झन विशेष हुने भयो विनोद लामा लेख्नुहुन्छ आज गजल आहा दाई आज त मुरलीधरको गजल पनि पक्कै सुन्नु पाइनेछ होला त्यसै गरिकन विशाल गिरी लेख्नुहुन्छ अनलाइन रेडियोबाट सुन्न मिल्छ भने सुन्नेछु भनेर यसबारेमा धेरै जानकारी हामीले दिइसकेका छौं यहाँले U J Y A L O Ujyalo O N online dot कमबाट लाइभ सुन्न सक्नुहुनेछ दीपक बुचा मगर लेख्नुहुन्छ लाइभ सुन्ने मौका त मेरो ड्यूटीले गर्दा मिल्दैन तर हरेक एपिसोड डाउनलोड गरेर सुन्ने गरेको छु अब पर्खी बस्नु पर्यो होला नि बाह्र बजेसम्म कतिखेर छुट्टी हुने होला भनेर गजल संगम पगवादी लेख्नुहुन्छ आहा खुशी लाग्यो आज गजल विशेष र सरू काली जो चर्चित गजलकार हुनुहुन्छ उहाँ लेख्नुहुन्छ वा प्रोग्राम प्रसारण हुने समयसम्मको पर्खाई हम्मे हम्मे पर्ने भयो आज त नमिले पनि बोसलाई हेपेरै भए पनि काममै सुन्ने कार्यक्रम भनेर उहाँ लेख्नुहुन्छ असीम कुमार लेख्नुहुन्छ वाह वाह फेरि आज अर्को विशेष प्रस्तुति त्यसै त हरेक प्रस्तुति विशेष नै हुन्छ सुन्न भुल्नै नहुने मध्येकै उत्कृष्ट कार्यक्रम हो यो धन्यवाद तेज कवाय लेख्नुहुन्छ वाट अ सब्जेक्ट अब त जसरी नि लाइभ सुन्छु निद्रा मारेरै भए पनि भनेर यहाँहरू सबैलाई कार्यक्रमप्रति राख्नुभएको स्नेह र सद्भावको निम्ति हार्दिक कृतज्ञता हामीले अजर अमर गीतहरूमा विभिन्न श्रृंखलाका कार्यक्रमहरू चलायौं साइकल त्यसै गरिकन कान्छा र कान्छी आत्मकथा र हात्मकथा यी धेरै प्रसंगमा यहाँलाई सबभन्दा रूचि लागेको कार्यक्रम के होला र हामीले यात्रा श्रृंखलाका पनि गीतहरू प्रसारण गर्यौं यहाँका सुझावहरू पाऊ यो आग्रहसँगै अब नेपाली भाषामा र नेवार भाषामा गजल गाएर आफ्नो शिखर स्थान सुरक्षित गर्ने एक उस्ताद बद्री श्रेष्ठको चर्चा गर्नेछौ दिल्ली बजारको हलवाई परिवारमा जन्मिएका बद्रीलाई जीवन्त रूपमा भद्रकालीको चौरमा गाउँदै गरेको देख्ने व्यक्तिहरूमध्ये अब नेपाली समाजमा सत्यमोहन जोशी एकमात्र हुनुहुन्छ सत्यमोहन जोशीले उहाँलाई आफू कनै बस चढ़ेर कहीँ जाँदै गर्दा डिल्ले बजारको चौरमा एउटा सांगीतिक अनुष्ठानमा ठूलो स्वरले गाउँदै गरेको देख्नु भएको थियो भारतका पण्डित ओमकारनाथ ठाकुर काठमाण्डुमा कार्यक्रम गर्न आउँदा उहाँले जय नेपाल हलमा कार्यक्रम गर्नुभएको थियो उहाँले मंचबाटै भन्नुभएको थियो अरे उस्ताद बद्रीलाई बद्रीको ज्यानको सुरक्षा गर्ने काम नेपाल सरकारको हो उस्ताद बदिरलाई मिठो खुवाउनु राम्रो खुवाउनु र बलियो बनाउनु भनेर ओमकारनाथ ठाकुरले घोषणा गरेका थिए अरे जय नेपाल हलमा उस्ताद पण्डित उस्ताद ठाकुर अचम्मका गायक थिए उनको कार्यक्रम हुँदै गर्दा कार्यक्रम हलमा एउटा बच्चा रोए र बच्चा रोएपछि आमाले बच्चालाई बोकेर बाहिर जान लाग्दा ओमकारनाथ ठाकुरले भने पख्नुहोस् बच्चालाई केही गर्नु पर्दैन म यहाँबाट गाएर नै उनको रुवाई रोकिदिन्छु र ओमकारनाथ ठाकुरले मञ्चबाटै गीत गाएर ठुमरी गाएर बच्चाको रूवाई रोकिदिए भन्ने कुरा क्याप्टेन बालकृष्ण शमशेर राणाले आफ्नो संस्मरणमा लेखेका छन् अब बालकृष्ण शमशेर राणाकै गजल शैलीको यो गीतमा उस्ताद बद्रीको जीवन्त आवाज उर्दू गजलमा हामीले सदैव सम्मान गर्ने गरेका मिर्जा गालिबलाई उर्दूका इकबालहरूले पनि आफ्नो आराध्य मानेका छन् भने इकबालले त उनलाई जर्मनका महाकवि गेटेसँग गेटेका समकक्ष मानेका छन् सत्ताइस डिसेम्बर सत्र सय सन्तानब्बेमा आगरामा जन्मिएका गालिब अत्यन्त आकर्षक र सर्वव्यापी थिए वंशको विचारबाट उनी ऐबक तुर्क थिए भने उनको जन्म फारस परिवारमा भएको थियो र उनले काव्यशास्त्रको दृष्टिमा आफूलाई गुस्ताख भनेका छन् र यही उनको खुबी बनेको छ र उनले आफूभन्दा अघिल्लो गजलकारमा जोकलाई अत्यन्त सम्मान गरेका छन् भने मीरलाई उनले आफ्नो धेरै गजलमा उद्धित पनि गरेका छन् उनको एउटा गजलका बारेमा वरिष्ठ संस्कृति कर्मी एवं गीतकार चेतन कार्की भन्ने गर्छन् ये न हमारी किस्मत कि विशाल यार होता अगर और जिते रहेथे यही इन्तजार होता यस्तो गजल कुनै नेपाली गजलकारले लेखिदियोस् म सम्पूर्ण कुरा त्याग गरिदिन्छु चेतन कार्की बेला बेलामा धम्की भाषामा भन्ने गर्छन् तर मेरा एक मित्र भन्ने गर्छन् नेपालीमा मात्र होइन हिन्दीमा पनि कसैले यस्तो लेखिदियो भने हामी अब कलमै उठाउँदैनौ यस्ता धेरै भनाईहरू मिर्जा गालिबका बारेमा सुन्न पाइन्छ तर हाम्रा गजलकारहरूमा मोतीराम भट्टले बनाएको उचाई र मोतीराम भट्टको गजललाई गाएर बचाइएको यो बचाइको आन्दोलनमा भक्तराज आचार्य र शक्ति बल्लभको योगदानलाई स्तुत्य मान्न सकिन्छ यहाँ प्रस्तुत छ मोतीराम भट्टको गजल भक्तराज आचार्यको स्वर र संगीतमा सकूं तरीस गरी मन हरी न तकूस भई कन प्रेम गरी न तरीस गरी कन मन हरी न ऐसो गरी उसो गरी न यता भए न गरी मोतीराम भट्टको यो गजल सँगै हामीलाई तेज कवाले लेख्नु भएको छ मेदी हसनको नेपाली गजल राम्रो लाग्यो मुरलीधरको गजल पनि अवश्य बजाउनु हुनेछ भन्ने लाग्छ दाजु ओमाई गड दाजु कसरी मात्र कलेक्ट गर्नुभयो यति धेरै इन्फर्मेसन नेपाली गजलको बारेमा भनेर तेज कवाय लेख्नुहुन्छ यो कार्यक्रमप्रतिको जिम्मेदारी र स्नेह नै हो तेज कवायजी र यहाँहरूको हार्दिक शुभेच्छा पनि यसको एउटा कारण हो त्यसै गरिकन हामीलाई आजको यो गजल विशेष कार्यक्रम तयार पार्न सघाउने हाम्रा नेपथ्यका सहयोगी सुफल काफले प्राविधिक मित्र सशिन्द्र गौतमलाई पनि धन्यवाद पठाउनु भएको छ धेरैले दिनेश रावत लेख्नुहुन्छ नमस्कार दाजु हिजोको कार्यक्रम निकै उत्कृष्ट थियो धेरै दिनपछि प्रत्यक्ष सुन्ने मौका मिल्यो आज पनि त्यस्तै हुन्छ भन्ने पूर्ण विश्वासमा छु दीपक थापा लेख्नुहुन्छ कान्छा कान्छीसँग सम्बन्धित गीत होस् या दाजुभाइ सम्बन्धी कसैको जीवनको आत्मकथा होस् या कसैको आत्मकथा कुनै एपिसोड सुन्न छुटाएको छुइन अजर अमरले जुन काम गरेको छ यो संगीत क्षेत्रमा ठूलो योगदान हुन जान्छ अझै दाजुको भूमिकाको के कुरा गर्नु ड्यूटी टाइमले गर्दा खासै लाइभ सुन्न पाउँदिन तर डाउनलोड जिन्दाबाद जय अजर अमर गीतहरू सविता वैदी लेख्नुहुन्छ दाई नमस्कार हिजोको अजर अमर गीतहरू कारणवश सुन्न सकिन डाउनलोड भएको सुने हजुरहरूको अथक प्रयास साथै जुन हजुरले प्रयोग गर्ने नेपाली शब्दहरू नयाँपन उपयोगी ऐतिहासिक जानकारी कृतज्ञ सुधाई साथै धेरै धेरै शुभकामना सैसाठी एपिसोडमा सैसाठीको डिस्क्राइब गर्नुभएको खुब राम्रो लाग्यो साथै साहित्यकारलाई सन्तानले होइन कृतिले बचाउँछ एक हप्ता अगाडि मात्र तारा थापाजीको स्वास्थ्यबारे पढेको थिए दुःख लाग्यो आर्टिकल्सहरू पनि खुब राम्रो लाग्छ समय र परिस्थितिको कदर शब्द चयन तर के गर्नु दाई लाइक मात्र गर्न सक्छु कमेन्ट लेख्न बुद्धिले भ्याउँदैन राजेश्वर उदय लेख्नुहुन्छ भर्खरै बजेको गजलका बारेमा कस्तो खोज कस्तो छनौट अनि रमाइलो प्रस्तुति सुन्दा नै मजाको सीमा नै रहेन न त यता भए न उता भए भक्तराज आचार्यको आवाज कस्तो सुहाएको साथै कस्तो मजा लाग्ने संगीत अनि रचना अनि सुन्दर गजल नेपालीमा पनि वा क्या बात प्रकाश दाजु खोज अनि रोचक प्रसंगको लागि भनेर उहाँ लेख्नु भएको छ आजको गजल विशेष कार्यक्रममा हामीलाई शुरूआतमै घायल तमुले प्रतीक्षारत कार्यक्रमको लागि भनेर लेख्नु भएको छ दिनेश राणापालले दाजु नमस्कार हुन त अजर अमरको हरेक श्रृंखलाका सब्जेक्ट अलग अलग र रोचक ज्ञानवर्धक नै हुन्छन् तर आजको अंक चाहिँ मलाई मनपर्ने विधा र नेपालमा गजल गायनको शुरूआतको अवस्था र गजल गायनको थालनी कसरी भयो भन्ने चाहिँ आज छर्लङ्ग हुन आशा र अभिलाषाका साथ प्रतीक्षा गरिरहेको छु भनेर लेख्नु भएको छ प्रसंगवश हामीले मोतीराम भट्टको अघिल्लो कुराकानीमा पनि साभार गर्यौं मोतीराम भट्टले वाराणसीमा अध्ययन गर्दा त्यहाँका गजलकार भारतेन्दु हरिश्चन्द्रसँग सवाल जवाफ गर्ने क्रममा कपड़ा फाड़के भन्ने गजलको प्रसंगमा त्यही गजल मार्फत उनले रु दश पुरस्कार जितेर उनी गजलकारका रूपमा स्थापित भए र उनी गजलकार भएर काठमाण्डु आएपछि मोती मण्डलीको स्थापना गरेपछि काठमाण्डुको बोसीको पिउखा वटु टोल गजलमय भएको थियो यसपछि पनि धेरै गजलकारहरूले गजल लेखिरहे जस्तो जिगर उपेन्द्रनाथ जिगर त्यसै गरिकन गाइरहे उस्ताद बद्रीहरूले तर गजलको पुनर्जागनको युग भनेर दुई हजार छत्तीस पछिलाई मात्र मानिन्छ तर छत्तीसको हाराहारीमा डाक्टर राममान त्रिषित ज्ञानवाकर पौडेलहरूले गजललाई एक विधिवत शुभारम्भ गरे तर गजल लेख्न त भूपी शेरचनले पनि लेखे तट नदीको किनारमा जस्ता उनका गजल पनि रेकर्डेड छन् अम्बर गुरूङले पनि गाए ईश्वर बल्लभका शब्दमा गजलहरू अघि नै भने स्वर सम्राट नारायण गोपालले गजल शैलीको भनेर गीत पनि गाएका छन् अब प्रस्तुत छ मोतीराम भट्टको शब्दमै शक्ति बल्लभको संगीत र स्वरमा यो गजल मन हर्न लागे उमेर देखी मन आजको गजल विशेष कार्यक्रममा हामीले मुरलीधर डी कोकिल त्यसै गरिकन नारायण गोपाल देवकी देवीका प्रधानका गजलहरू चयन गरेका थियौं समय अभावले गर्दा बजाउन सकेनौं अरू कुनै कार्यक्रम फेरि गजल विशेष हुने नै छ आगामी बिहिबार आदरणीय संगीतकार हुतराज शर्माको जन्म उत्सव परेको हुनाले जन्मदिनको सम्झनामा उतराज विशेष कार्यक्रम हुनेछ सुन्न नभुल्नुहोला आजको गजल विशेषको बिसौनी भन्दा अगाडि भरत के श्रेष्ठ लेखेको एउटा सानो सन्देश वाचन गर्न चाहन्छु उहाँले यात्रा श्रृंखला विशेष कार्यक्रमलाई मन पराएर फेरि हामीलाई ट्वीटरमा मेन्शन गर्नुभएको छ प्रकाश सर अर्को यात्रा संस्मरणको पालो कहिले होला भनेर यो यात्रा विशेष त हाम्रा प्राविधिक मित्र सशिन्द्र सशिन्द्र गौतमले पनि यसलाई दुई तीन भागै तयार गरौं भन्नुभएको थियो हामी सम्भवत कोशिश गर्ने नै छौं मीर तकी मीरको एउटा गजलको प्रसंग यहाँ उठाउन चाहन्छु कुस करो फिक्र कुस मुस दिवाने कि कुस करो फिक्र मुस दिवाने की धुम हे फिर बहार आने कि अमर गीतहरू सुन्दै गर्नुभयो भने यो क्रम आइ नै रहनेछ आज अन्त्यमा डाक्टर रामान तुषितको शब्द र संगीतमा रहेको यो गजल तारादेवीको स्वरमा राख्दै विदा हुनुभन्दा अगाडि नेपाली गजलमा योगदान पुर्याउने सम्पूर्ण गजलका समूह संगठन रेडियो कार्यक्रम र गजलका पत्र पत्रिकाहरूलाई हार्दिक आभार व्यक्त गर्दै यो गजलसँगै सशिन्द्र काफले सशिन्द्र गौतम र म विदा हुन्छौ आगामी बिहिबार हुतराज विशेष लिएर हामी उपस्थित हुनेछौ त्यतिन्जेललाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज